जीवन त्यो अवधि थाहा छैन तिमीलाई मैले भेट गर्नै पा छैन जन्मेपछि एक दिन मर्नु छ अब छिटै जसरी भयो नि तिमीलाई मैले पछि जन्मेपछि एक दिन मर्नु छ अब छिटै जसरी भए नि तिमीलाई मैले माया गर्नु छ अब दिता छैन तिमीलाई मैले भेट गर्नै पाएको छैन जन्मेपछि एक दिन मर्नु छ Brasil.

रूपा देउराली म्युजिक प्रालीको प्रस्तुतिमा दिपेन्द्र ओलीको लोकदोरी एल्बम एक दिन मर्नु छ लय शब्द दिपेन्द्र ओली एरेन्जर यमन खनाल स्वर दिपेन्द्र ओली र पूर्णकला बेसी सुपा देउराली म्युजिक प्राली मार्फत सर्वत्र बजारमा उपलब्ध छ खोजी खोजी सुन्न नभुल्नुहोला प्रबन्ध निर्देशक यमन खनाल अन्ठानब्बे चार नब्बे चालिस चार सय